साथी नमस्ते धेरै धेरै स्वागत अभिवादन तपाईँ सम्पूर्ण सम्पूर्ण मित्रमा प्रोग्राम जोस फर इन्जोयको यो श्रृङ्खलाबाट आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोय लिएर र यति बेला टेक्निकली रूपमा रहेर असिस्ट गर्नुभएको छ टेक्निसियन पार्टनर राजले अनि अनियरमा प्रत्यक्ष सोम तपाईँको छात्र छन् हामी हरेक दिन बिहान यही समय यानि कि एघार बजेको अर्पण खबरपछि बाह्र बजी बजीसम्म रमाइलो कुराकानी रहन्छ तपाईँसँग कल गर्नुहोस् कल गर्नुको लागि नम्बर प्रतीक्षाले भन्छन् त्यस्तरी चाहिँ नभएर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको भन्नु भनेको यसरी त हुने थियो होइन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिस भनौली भनेर पो त भने है एनिवाई नम्बरमा डायल गर्नुभयो भने तपाईँसँग केही रमाइलो कुराकानी पनि रहँदैछ र सँगसँगै आज विशेष त साउन पन्ध्र गति खिर खाने दिन होइन त्यसैले तपाईँको प्लानिङ खिर खाने छ कि छैन यदि तपाईँको त्यो प्लानिङ छ भने हामीलाई पनि सामेल गराउन सक्नुहुनेछ विशेष गरी यो साउनको पन्ध्रमा जुन खिर खाने चलन लिइएको छ वास्तवमा के कारण हो होइन तपाईँसँग हामी यसको कारण चाहिँ विशेष गरी अरू दिनमा खाए पनि हुन्थ्यो तर सालको पन्ध्रलाई किन विशेषता रूपमा विशेष रूपमा दिने गरिन्छ खिर खाएर विशेष रूपमा मनाउने गरिन्छ होइन भाइ तपाईँको विचार पनि व्यक्त गर्न सक्नुहुनेछ रमाइलो कुराकानी पनि रहन्छ अनि केही लभली म्युजिकल सङ्गहरू पनि तपाईँको लागि रहनेछन् एनिवे कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गरौँ हेलो हेलो गुड मर्निङ नमस्ते दादा नमस्ते के छ हाल खबर हजुर एकदमै ठिकै छ सन्चै छु हजुर होला नि एकदम ठिक छौँ के छ ठिकठाक छ भन्नु पऱ्यो आज के भन्नु है साउन पन्ध्र खिर खाने दिन म त खिरै खाँदिनँ कस्तो अप्ठ्यारो परिरहेको त हामी आउँछौँ भनेर नि त्यति थाहा छैन तिमीलाई त्यही त है किनकि हामीले भेटिरहेको छैनौँ एकदमै भेटिरहेको छैनौँ साउन पन्ध्र खिर खाने दिन भन्छौँ तर खिरको कस्तो हुन्छ चाहिँ देखिया छैन अहिलेसम्म है बिहान भएको छ अहिलेसम्म देखिएको छैन हेरौँ बेलुकासम्म कतै <laughs> <laughs> मुखमा पर्छ कि भन्ने चाहिँ हजुर अघि ल हुन्छ त्यति काम गर्नुहोस् एकदमै <laughs> धर्म लाउँछ त्यति भनिदिनु भयो एकदम खुसी लाग्यो है भर्खर भात खाएर आएको त्यही भएर होला अनि तपाईँहरूको हाल खबर के हो सुनाउनुहोस् ब्रेक हुन्छ कता गइन्छ के हुन्छ है त्यही त फिफ्टिन भएन हन्ड्रेडमा नाइन्टी नाइन त्यो भन्दा अरू केही पनि छैन <laughs> त्यही एक पर्सेन्ट त जसको पनि बिग्रेर हुन्छ कि ए हो र त्यो <laughs> अनि अरू के के भइरहेछ हेर्नु न भोलि जाने कता जाने ए काठमाडौँ जानु नि हाम्रो निलमजीलाई जस्तो कहिले धनकुटा कहिले धनगढी कहिले काठमाडौँ कहिले चितवन आनन्द छ आफ्नो आफ्नो काम कर्तव्यमा अब जता गए पनि कुरो एउटै हो नि होइन ओके अनि निलमजी विशेष गरी यो साउन पन्ध्रमा नै होइन यो जुन खेल खाने चलन ल्याइएको छ वास्तवमा के लुकेको छ यस भित्रको रहस्य हजुरमा अब तपाईँले भनेको क्वेसनको मलाई एन्सरै आएन पनि मलाई केही थाहा छैन किनकि मलाई अब यो खिर भन्ने शब्दै देखि एकदम हेडाएको हुन्छ हो खिर मात्रै होइन म मही घिउ दुध केही पनि खाँदिनँ ए भने पछाडि यो कुरा र हाम्रो निलमजी त एकदमै एकदमै फरक हजुर म अलिकति अब के भन्नु अहिलेको सिचुएसनमा खानै पर्छ भन्छन् है त्यही पनि एउटा छेत्री बाहुनको छोराले खान्न भन्दाखेरि अनौठै हुन्छ हुन चाहिँ होइन तर म खाँदिनँ तै पनि यसो भनेको सुन्दा पनि थाहा भएन है हजुर मलाई केही थाहा छैन यो खिर चाहिँ मलाई अब घरतिर चाहिँ हाम्रो त पूर्वतिर यस्तो साउन पन्ध्र नै चाहिँ खानुपर्छ भन्ने चाहिँ हुँदैन थियो होइन अरू बेलै पनि खान्थे तर पल्टनमा आइकन अब साउन पन्ध्रमा हाम्रो चाहिँ नियमै जस्तो हुन्छ क्या आफ्नो आफ्नो यो समय हुन्छ क्या अब साउन पन्ध्र हुन्छ मतलब साउने सङ्क्रान्ति चाडपर्वहरूलाई चाहिँ अब राम्रो मनाउने गरेको हुन्छ क्या हाम्रोमा चाहिँ okay thank you for calling अब लास्टमा डेडिकेसन के कसको लागि सबैभन्दा पहिला चाहिँ तपाईँलाई थ्याङ्क यू अनि हाम्रो प्रतीक्षा स्टरलाई थ्याङ्क यू हाम्रो प्राविधिक दादा राज भाइलाई अनि अर्पण युनिटलाई अनि जति पनि साथीहरूलाई हुन्छ मलाई मेरो आवाज जहाँ सुनि जहाँ सुनिरहनु भएको छ उहाँहरूलाई चाहिँ म म उहाँहरूलाई चाहिँ भोलि काठमाडौँ जाँदैछु काठमाडौँ गए पनि मैले एकदम धेरै तपाईँहरूलाई मिस गरिरहेको हुनेछु नभए पनि एफएममा तपाईँहरूको नाम सर सुनाइरहेको हुनेछु निलमले सम्झिरहेको रहेछ भन्ने बनाउनेछु नि हल्कामा नाम लिन्छु ल सर्वप्रथम निरु तामाङ अनिसा तामाङ कल्पना तामाङ सन्जु चौधरी अनि मेरो एकजना साथी हुनुहुन्छ सपना थापा उहाँलाई धेरै धेरै सम्झेको छु राधा कुँवर एकदमै उहाँले फोन गरिरहनुहुन्छ उहाँसँग सम्पर्कै छैन उहाँको नम्बरै थाहा छैन शारदा खनाल सङ्गीता केसी उमा बानिया गोमा राई मगर ज्योति मगर नम्बिता गुरुङ लक्ष्मी गुरुङ नम्रता चौधरी पार्वती लामा सुषमा गुरुङ मिना गुरुङ सानु गुरुङ अङ्किता नेउपाने सलिना बास्तला सलिना श्रेष्ठ रोशनी तामाङ अञ्जना सापकोटा निरा सुवेदी प्रतीक्षा भट्टराई सलिना थापा सबिना थापा सोनिया थापा कविता तिवारी सरु सरिता बर्तौला निरु गुरुङ निरुता मगर अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी भरत साई मनोज भुजेल भमण्ड राणा मगर सरोज लामा दीपक आचार्य धर्म बस्ने सुदन तामाङ सञ्जुक कडेल विष्णु नेपाली पुना थामा जनक शाह दिपेन्द्र खड्का पृथ्वी कोटी माधव सुवेदी शिवचरण चौधरी बद्री घिमिरे राजेश गिरी भरत खत्री केदार पोखरेल विकास कार्की धन तामाङ वसन्त टन्डन खेम ईश्वरी भट्टराई निलम अधिकारी भन्ने सम्पूर्ण साथीहरूलाई मैले धेरै त्यो निलमजी फटाफट भन्दाखेरि कसैको नाम त छुट्या छैन नि बिचमा हजुर अलिअलि नाम चाहिँ अब जति फोनमा कुरा गरिन्छ सबैको नाम चाहिँ अब कहिले काहीँ बिर्सिन जान्छ क्या छोड्नु भएको साथीहरूलाई पनि हाम्रो निलमजीले चाहिँ सम्झिरहनु भएको छ है फेरि एकदमै धेरै म चाहिँ साथीहरू एकदम धेरै सम्झिन मन लाग्छ क्या एकदम धेरै साथीलाई माया गर्ने मान्छे हाम्रो निलमजी है धन्यवाद निलम कल गर्नु भएको थियो तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज रेडियो अर्को साथी बा स्वागत गरौ हेलो हेलो दाइ दर्शन नमस्ते दर्शन नमस्कार को बोल्नुभयो सरोज लामा सरोज लामा सरोज लामा हजुर के छ हजुर जी कहाँबाट हो सरोज जुटपानीबाट है जुटपानी हैन होला ए हो है हुनुपर्ने हो ए हुनु हुनुपर्ने हो त है हजुर अनि के छ नयाँ नौला हाल खबरहरू ठिकै छ दिदी के गरेर बिताएछ त दिन आज साउन पन्ध्र सबैलाई ह्याप्पी साउन्ड भन्छ त्यसै यस्तो अब के भन्ने खिरसिर खाने सरोजलाई चाहिँ जो जो जो गुल्यो भने चिज मलाई पटक्कै पर्ने एउटा कुरो त्यसमा पनि फेरि चिनी नहालिकन खाइदिने नि त नभए भने जस्तो कहाँ पाइन्छ दिजु त्यो पनि हुँदैन समस्या यो छ कस्तो सिरियस हुन थाल्नु भएको थियो फेरि यस्तो रमाइलो गर्ने टाइममा पनि <laughs> अनि के के अनि यो साउन पन्ध्र छ नि यो साउन पन्ध्रमा विशेष गरी यो खिरखानी चलाउने किन ल्याइयो होला यसभित्र के रहस्य छ होला तपाईँको विचारमा के भनेदेखि एउटा पहिलादेखि नै चलिआएको संस्कृति पहिलाबाटै चलिआएको संस्कृति है संस्कृतिलाई अब जगेर्ना गर्नु पर्यो जगेर्ना गर्दै गएको होला सायद है गएको होला अथवा रक्षा गर्दै गएको त्यही भन्नु त्यति हो भने जानेको त चाहिँ है ल अब सम्झनुहोस् फर्स्ट अफ अल हजुरलाई थ्याङ्क यू अनि दिदी प्रतीक्षालाई थ्याङ्क यू अनि टेक्निकल दादालाई अनि लक्ष्मी गुरुङले सुनिराख्नु भयो होला स्पेसली उहाँलाई धेरै सम्झिरहेको छु भन्छु अनि मेरो साथीहरू हुनुपर्दा राधा कुँवर पार्वती लामा निशा तामाङ प्रमिला आले सबिना आले एन्जिला राणा मगर वर्षा लामा भमण्ड राणा मगर निलम अधिकारी सोनु थापा पवनजङ भण्डारी इन्द्रमान सेन्ताङ जसले मलाई सरोज लामा भनेर चिन्छ चिन्ने या नचिन्नुहोस् सबैलाई दादा okay thank you for calling भो बाई भो बाई दादा सो सरोज लामा है हामीलाई जुटपानीबाट कल गर्नु भएको थियो कुराकानी रहौ गीत सुन्ने बेला भएको छ एउटा गीत राख्छु तपाईँ सम्पूर्णको लागि सुगम पोखरेलको आवाजमा एल्बम पाठशालाबाट जाँदैछु टाढा Yeah. तर आज हेर आँसु खुसी लाग्यो तिम्रो संसार बस्यो सुने जब यो खबर म धेरै धेरै आत्तिएँ प्रश्न मनमा हेर्यो मैले के गर्ने जसो तसो मानलाई सम्झा आफ्नो चरित्र निभाउँदैछु जाँदैछु धेरै याद बोके अब आउँदिन म कहिल्यै फर्केर यस्तो दिन आउला मैले सोचिन तिमीलाई छैन मेरो जीवनको के अर्थ छैन आगो लगाइदेऊ जसो तसो मलाई सम्झा study but the truth. This प्रेमसहरू प्लस टू सकियो इन्डियामा इन्जिनियरिङ कोर्स गर्न भनेको कलेजको बारेमा केही बुझ्न सकिरहेको छैन तिमीलाई थाहा छैन र टच स्काई इन्टरनेसनलले चितवनको विद्यालयहरूलाई मध्यनजर गरी इन्डियन कलेजको सेमिनार गर्दैछ नि ए हो र अनि कहिले हुँदैछ सेमिनार यही साउन सोह्र गते सेमिनार हुँदैछ त्यति मात्रै कहाँ हो र टच स्काई इन्टरनेसनलले स्कलरसिप तथा ट्रान्सपोर्टेसन फेसिलिटीको व्यवस्था गरेको छ नि ए हो र सरु अब मेरो इन्डिया गएर इन्जिनियरिङ पढ्ने सपना पनि पुरा हुने भयो हो इन्डियामा hotel management civil mechanical computer engineering पढ्न चाहने विद्यार्थीले डट स्काई टाढीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ विस्तृत जानकारीको लागि touch sky international education Ratnagar दुई चितवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी लामो दादालाई फोन गरेर सिक्री पठाइदिनु भनिसो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 January July 2014 money after visa no visa no charge part time job guarantee our future free counseling and processing for study in Japan latest syllables with audio, visual with practical based language class. 100% success in July intake. Test preparation class NAT JLPT.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 रहेको छ र हामी ए साउन पन्ध्र आज साउन पन्ध्र रहेको छ विशेष गरी आज खिर खाने दिन र आजको दिनलाई किन खिर खाइन्छ भन्दाखेरि यो हामी कृषि प्रधान देश हो नेपाल एक प्रकारले होइन विशेष गरी यहाँका असी पर्सेन्ट प्रतिशत जनताहरू चाहिँ कृषिमा आधारित छन् र कृषिमै आधारित भएर बाँचिरहेका पनि छन् त्यसले गर्दा पनि यो रोपाइँ सकाएर होइन सकिएपछि त्यसलाई खुसियालीमा मनाउनको लागि चाहिँ विशेष गरी खिर खाने चलन चाहिँ हाम्रो परम्परा हाम्रो संस्कार संस्कृतिमा रहँदै आएको छ है राज इसारा गर्दै हुनुहुन्छ कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार ए दिदी नमस्कार को बोल्नुभयो सोनिना पोखराबाट ओके सलिना अनि के छ हाल खबर एकदम ठिक छ अनि के गर्दै हुनुहुन्छ अहिले हजुर सुतिरहेको सुतिरहेको है अल्छी हुनु हुँदैन है फेरि ड्युटीबाट आएको ड्युटीबाट आउनु भएको है किन आज असार पन्ध्र है तपाईँले के भन्नुहुन्छ भनेर भने हो कि <laughs> झुकिनुहुन्छ कि तपाईँ <laughs> झुकिनुहुन्छ कि झुकिनुहुन्न भनेर चाहिँ एकदमै कि कतिको सम्झनु भएर चाहिँ सोलिनाले भनेर है ओके सोलिना भएन मैले होइन म त जोक मात्र गरेँ अहिले सलिना आज खिर खानु भयो कि भएन अब खिर जस्तो कुरा नि मन नपर्ने रे है गोली अब चिनी हाल्ने अन्त गुले पनि हुँदैन नि चिनी थोरै राख्नु नि ए हो र त्यो पनि हुनसक्छ अब सिलिम बन्नको लागि कतिपय मान्छेहरू त्यो भएर पनि हुनसक्छ त्यो पनि हुनसक्छ फेरि मोटो भएपछि शरीरलाई घटाउनुको लागि अलिकति मेन्टेन त गर्नु पर्यो फुड मेन्टेन है ए हो र के हो एक मेन्टेन सुनाउनुहोस् एकदम पानी परेको थियो अहिले चाहिँ रोकिया छ अनि सलिना यो विशेष गरी साउन पन्ध्रमा खिर खाने चलन छ किन होला भनिदिनुहोस् न आजकै दिनमा खिर खानु पर्ने रे किन होला है त्यस्तो होला नि दादा त्यो नेपालमा प्रायः कृषकहरू बढी हुनुहुन्छ कि अनि यो असार सकेपछि साउन सकेपछि त काम प्रायः सबै सकिन्छ नि त अनि लास्टमा रमाइलो गरेर खाने होला रमाइलो गरेर खाने होला है पक्कै पनि हो अब अन्तिममा सम्झनुहोस् सफल मेरो बाबा भोलि आउँदै हुनुहुन्छ होइन बाबाको लागि अनि मम्मीको लागि अनि मेरो सानो छ भाइ भाइको लागि अनि मेरो साथी रिदमको हिजो बर्थडे थियो फोन गर्दा पनि रिसिभ गरेन है मसँग साह्रै रिसाएको थियो रिसाइरहेको छ कति दिन रिसाउँछस् भन्छु होइन मलाई जसले चिन्नुहुन्छ सब साथीहरूलाई आइमिस यु भन्न चाहन्छु सो कल गर्नु भएको थियो सलिना पोखराबाट हामीलाई अर्को साथी हुनुहुन्छ लाइनमा है राज कुइसा स्वागत गरौँ हेलो नमस्ते तिमीले <laughs> रिसाउनु भयो नि त चिनेनौ भनेर जो गरिरहेको होइन भयो फेरि पनि होला है कुराकानी गर्नुको लागि हामी एकदम आतुर पनि छौँ शुद्ध तपाईँ सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ जस्ट फर इन्जोय मासु आज साउन पन्ध्र गते खिर खाने दिन त हाम्रो परम्परा हाम्रो संस्कार संस्कृतिमा चलिआएको छ र त्यसैको नेहरू घेरोमा रहेर हामी पनि कुरा पनि गरिरहेका छौँ होइन साउनको आज पन्ध्र गते यही दिनमा चाहिँ विशेष गरी खिर खानुपर्ने आज त खिर खानुपर्छ है भनिराख्नु भएको छ वास्तवमा यो चाहिँ किन होला होइन किन भने होला वास्तवमा यो संस्कार संस्कृति परम्परा बुढामा साउन पन्ध्र गते नै खिर खानुपर्ने चलन किन आएको होला होइन जहिले खाए पनि त हुन्छ नि खान मन लाग्यो बेलामा दिनदिनै पकाएर खाने दिनलाई चाहिँ फोकस आजको दिनलाई चाहिँ किन यस्तो फोकस होला फोकस गरियो एन्ड पनि तपाईँको लागि प्रश्न दिइरहेका छौँ तपाईँको विचार चाहिँ हामी लिन चाहन्छौँ है एनिवे अर्को साथीलाईमा स्वागत गरौँ हेलो हेलो हेलो नमस्कार हजुर के बोल्नुभयो फेरि नचिन्नु भएको फेरि नचिन्नु भएको होला भनिदिनुहोस् न हाम्रो सिस्टरले चिन्नुहुन्छ सिस्टरले चिन्नुहुन्छ कि ग्यारेन्टी छ है हजुर मलाई 100% ग्यारेन्टी छ 100% ग्यारेन्टी छ कि मलाई पनि खबर भनेर भन्नु भएन मैले मैले यतिकै भनिदिएको कि सब गराइदिएको हुँदै होइन है मैले नभने मात्र हो कि सधैँ कि हामी भनौँ कहिलेकाहीँ तपाईँले भने पनि त हुन्छ नि सुन्न पाइयोस् है ओके अनि लक्ष्मी आज त सन् पन्ध्र छ नि खिर खानुभयो कि खिर खानुभयो खाएको है फेरि हाम्रो नभनिकन हो र लिएर आउनुहोस् न त ए हो र तिमीले तिम्रो मम्मीलाई ढाँटे जस्तो हो कि क्या अघि म त मम्मीलाई धेरै ढाँट्छु है लक्ष्मी फेरि पनि फोन कट भयो प्रयास गर्नु होला है अर्को साथी लाइनमा स्वागत गरौँ हेलो कट एक्सन कट भने जस्तो है ग्रीष्म राज होइन त ओके अब लास्ट कल हामी त लास्टमा छौँ एन्ड टाइम चाहिँ सकिएको छ भनेर mm. भन्दै हुनुहुन्छ राजले है एकजना साथीसँग कुराकानी गर्नुको लागि हामी चाहिँ एकदम आतुर छौँ एन्ड वे कल गर्न सक्नुहुनेछ फटाफट डाल गर्नुहोस् सुन्न सफन बाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुला छ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो नमस्ते नमस्ते भन्नु त पर्ने नि जतिचोटि आउनुहुन्छ त्यतिचोटि नमस्ते <laughs> अघि लक्ष्मी ल अब यो विशेष गरी असार महिना यो साउन महिनाको पन्ध्र गते होइन सुन हामी खिर खान्छौँ किन होला मलाई त थाहा छैन मम्मीले बनाउनु भन्नुभयो मैले त बनाएँ खाएँ खाने भयो खाएँ सुन्नु भने थाहा छैन त्यस्तो भनेको सुन्नु भने यो त खालि खाना र के अरे खाना र लाउन मात्र जन्म्या रहेछ भन्नु होला फेरि है <laughs> ए हो र अरू केही कुराहरूको पनि चासो राख्नुपर्छ कस्तो हो यो त भनेर पनि मम्मीले भन्नु होला हस् गर्नुहोस् है ओके सलिना के अरे लक्ष्मी अन्तिममा सम्झनुहोस् फर्स्ट अफ अल मेरो मम्मी बहिनीको सुन्दर र उहाँहरूको लागि अनि हजुरहरूको लागि अनि सुरुमा आउनुहुने साथी सरोज लामाले कसको फोन फर्स्टमा लाग्छ भनेको होइन हजुरको फर्स्टमा लाग्यो नि मेरो लास्टमा लाग्यो हजुरलाई पनि त्यति नै सम्झिरहेको छु भन्न चाहन्छु कि सरोजको त दोस्रोमा हो नि त फर्स्टमा त निलम आउनु भएको थियो हो र <laughs> अनि निलम अधिकारीजी भोलि काठमाडौँ जाँदै हुनुहुन्छ भन्नुभएको थियो उहाँको लागि एडभान्स नै ह्याप्पी जोड्ने अनि हाम्रो घमण्ड राणा मगरलाई पनि गरिरहेको छु भन्न चाहन्छु अनि जसले सम्झिरहनु भएको छ मलाई उहाँले सम्पूर्णलाई मैले पनि सम्झिरहेको छु भन्न चाहन्छु okay thank you for call bro भाइ ओके हामीलाई कल गर्नु भएको थियो लक्ष्मी हुनुहुन्थ्यो हामीलाई कल गर्नु भएको थियो कहाँबाट जुटपानेबाट है एनवे उहाँ सँगसँगै आजलाई पनि प्रोग्रामबाट बिदा माग्ने बेला भएको छ हामीलाई कल गर्नुभयो निलम शक्तिखोरबाट सरोज जुटपानीबाट सलिना पोखराबाट र लक्ष्मी जुटपानीबाट तपाईँ सम्पूर्णलाई थ्याङ्क यू छ कल गर्नुको लागि प्रयास गर्ने तपाईँलाई पनि थ्याङ्क यू शून्य साथ धन्यवाद छ सुझाव सल्लाह प्रतिक्रियाका लागि सुन सपना पाँच त्रिसठी तिन सय बत्तिसमा कल गर्न सक्नुहुनेछ र अन्तिममा टेक्निकल सपोर्टका मित्र राजलाई पनि धन्यवाद दिनैपर्छ राजको रिस भनेको त रा हुन्छ अरे कि एनिवे <laughs> जस्ट जोकिङ होइन अब हामी प्रोग्रामबाट विधा माग्नु पर्छ सुनेर दिने तपाईँ सम्पूर्णलाई पुनः एकपटक धन्यवाद दिँदै प्रोग्राम जस प्रयोगको आजको यो श्रृङ्खलाबाट अन्तिममा यो सङ्घ अनिल सिंहको आवाजमा oh good my love will you marry me तिमीलाई भने होइन है ओके अनिल सिंह है <laughs> ओके अब चाहिँ बिदा माग्नुपर्छ हामी दुईजना एकैसाथ बिदा हुन्छ नमस्कार hơi nở một tí mưa rơi vì buồn xa thì bằng chan chua Thank you.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 सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास सडसठी एक सय पच्चिस प्रोपराइटर नेत्रबहादुर खड्का थोकी हेमा खड्का थोकी सुन्दर सुन्दरता मेरो पहिचान सुन्दरता मात्र होइन सुन्दरता बनाउने मेरो चाहना जुन चाहना पूरा गर्नको लागि म योच्दछु आइडिसी इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सिक्दैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्टेट हेयर पम्प ग्यारेन्टीका साथ गरिनुका साथै पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क आइटी कृषि इन्टरनेसनल ट्रेनिङ सेन्टर टाढी बजार रिफ्रेस एक्जट स्टडी सेन्टरको भवन मेरी स्टोप सेन्टर सँगै फोन नम्बर शून्य छपन्न छ चौरानब्बे दुई सय बिस